महिना थपुरेको डङ्गुरा माया भयो अमिलो अङ्गुर हङकङ पोखरा निर्मोही आफ्नो कोछर ए हङकङ पोखरा निर्मोही आफ्नो कोछर हिउँ त होइन फापुरेको डङ्गुर माया भयो लो अङ्गुरा हङकङ पोखरा निरमोही आफ्नो कोछरा ए हङकङ पोखरा निरमोही आफ्नो कोछरा देखियो कर्मैमा बाला रोपी बोल मर्मैमा विदेशिनु लेखियो कर्मैमा बाला रोपी नागोल मर्मैमा जिउ त होइन ढुङ्गाको छ पनि औला माया नमारेमा पनि हङकङ पोखरा निर्मो ছাড়া भिरको सुई भिरबाट सर्दैन जागए नि यो माया मर्दैन भिरको सुई भिरबाट सर्दैन जागयनी यो माया मर्दैन मन त होइन रुखको त्यो डाली माया तिमी पोखरा निरमोही आफ्नो कोछरा ए हङकङ पोखरा निरमोही आफ्नो कोछरा हिउँ त होइन फापुरेको डङ्गुर माया भयो अमिलो अङ्गुरा हङकङ पोखरा निरमोही आफ्नो कोछरा smile